thank you आदरणीय श्रोता नमस्कार कार्यक्रम भिजन भेट कला तथा साहित्यसँग सम्बन्धित रहेर हरेक मङ्गलबार नौ बजेको समाचार पश्चात दस बजेसम्म तपाईँको रेडियो सेटमा हामी लिएर आउने गर्दछौँ आज म मदन भण्डारी उपस्थित भइसकेको छु आज पनि मसँग कला तथा साहित्यसँग जोडिनुभएका एकजना पाहुना हुनुहुन्छ उहाँसँग म भलाकुसारी गर्नेछु तपाईँले यस कार्यक्रममा हरेक हप्ता एकजना कला तथा साहित्यसँग जोडिनुभएका व्यक्तित्वसँगको विशेष कुराकानी सुन्न सक्नुहुन्छ प्रविधि संयोजनमा आज पनि कविता श्रेष्ठजी हुनुहुन्छ आजको भिजन भेटमा आफ्नो कोसेली लिएर आउनुभएको छ युवा लेखक साहित्यकार विष्णु कार्की झापा अर्जुनधारा नगरपालिका दसमा पिता चन्द्रबहादुर कार्की र माता रामकुमारी कार्की सँगै बहिनी विमला कार्कीजीसँग आफ्नो सुखद जीवन व्यतीत गरिरहनुभएका विष्णु कार्कीजीको दिदी चन्द्रकला पौडेल र निसाजीको भने विवाह सम्पन्न भइसकेको छ नेपाली साहित्यको चोटिलो विधा मुक्तक गजल कविता गीत केसरा तियाली हाइकु लगायत अन्य विभिन्न विधामा आफ्नो कलम चलाउनुहुने विष्णु कार्की उत्तिकै मिठो गजल गाउनुहुन्छ गीत गाउनुहुन्छ कविता वाचन गर्नुहुन्छ आज हामी उहाँको वाचनमा रमाउनेछौँ विशेष त के कस्तो कोसेली छ भिजन भेटमा के कस्तो भेट लिएर आउनुभएको छ उहाँसँगै म बलाकुसारी गर्नेछु विष्णुजी कार्यक्रममा स्वागत छ तपाईँलाई धन्यवाद मदन सर धेरै धेरै धन्यवाद रेडियो भिजन युनिटलाई आराम हुनुहुन्छ आरामै भन्नुपर्छ हजुरहरूको मायाले हजुरहरूको साथले भनौँ न अहिलेसम्म ठिकै छ कुराकानी जोडौँला आजलाई श्रोताहरूका लागि भनेर तपाईँले पहिलो कोसेली के ल्याउनु भएको छ सुरुवातमा तपाईँको आवाजको मजा लिउँ मलाई लागेको छ प्रविधि संयोजनबाट पनि अँ हो हो भन्दै इसारा गर्दै हुनुहुन्छ श्रोताहरू पनि तपाईँको आवाज सुन्न पर्खिरहनु भएको छ के ल्याउनु भएको छ भिजन भेटमा आजको लागि पहिलो कोसेली कला र साहित्य सम्बन्धित कार्यक्रम भिजन भेट एकदमै मन पर्यो मलाई पनि अब सुन्दै पनि आएँ विभिन्न शीर्षकमा विभिन्न कार्यक्रमहरू छन् भिजन भेट यस्तो एउटा कार्यक्रम हो जसले कला र साहित्यलाई जगेर्ना गरेको छ त्यसमा मलाई पनि आज पाहुना बनाएर अतिथिको रूपमा बोलाइदिनु भयो विशेष धन्यवाद तपाईँलाई एकदम खुसी लागेको छ मदनजी म एउटा गजल छ म गजल सुनाउँछु सुरुमा श्रोताहरूको लागि पकै पकै सुनौ सुनौ गजलका शेरहरू यसरी अगाडि बढ्छन् उनको गाड़ी पर्दा दोषी भएँ म आज उनको अगाडि पर्दा दोषी भए माझ माया पवित्र गर्दा दोषी भए माझ उनको अगाडि पर्दा दोषी भए माझ माया पवित्र गर्दा दोषी भए माझ बोल्दा खुलेर मैले लाग्यो वचन मलाई बोल्दा खुलेर मैले लाग्यो वचन मलाई सन्देश प्यार छर्दा दोषी भए माझ माया पवित्र गर्दा दोषी भए माझ छोएर दाग लाग्ला छोएर दाग लाग्ला छोएर हेरेर दाग लाग्ला त्यो रूप सुन्दरीमा भन्दै पछाडि सर्दा दोषी भए माजा माया पवित्र गर्दा दोषी भए माजा मेरो बिजेर बोली पीडा भएर आँसु मेरो बिजेर बोली पीडा भएर आँसु आँखा र साई झर्दा दोषी भए माझ माया पवित्र गर्दा दोषी भए माझ आफू भएछु मेरो आफू भै मेरो त्यो निष्ठुरी नजरमा पागल बनेर मर्दा दोषी भए माझ माया पवित्र गर्दा दोषी भए माझ सन्देश प्यार छर्दा दोषी भए माझ पहिले पहिले त तपाईँ मुक्तक लेख्नुहुन्थ्यो मुक्तक मालामा पनि एकचोटि कुराकानी भएको हो तपाईँको प्रदेशबाट घर फर्किने बित्तिकै र मुक्तक मालामा मैले मुक्तक पनि तपाईँको वाचन गर्दै आएको हो गजल चाहिँ कहिलेबाट लेख्न सुरु गर्नु हो विष्णुजी यस्तो भयो गजलको सुरुवात भनेको जब सामाजिक सञ्जालमा जोडिए नि त्यतिखेर सबै साथीहरूले लेख्नुहुन्थ्यो सञ्जालका साथीहरूले लेख्नुहुन्थ्यो अनि एक किसिमको तरङ्ग जुन हुन्छ नि भाव अनौठो लाग्थ्यो क्या होइन यो यसरी मुक्तक लेखिरहँदा सुरुवात मुक्तकबाट गरिरहँदा त्यही मुक्तकलाई अलिकति हामीहरूले आकारमा ढाल्न सक्यौँ भने अलिकति लामो रूपमा हामी प्रस्तुत हुन सक्यौँ भने गजल त्यसैबाट बन्दो रहेछ भन्ने जुन मलाई कन्सेप्ट आयो अनि अब गजल सबै साथीहरूले लेखिरहँदाखेरि अनि अब गजलका पनि धेरै नियमहरू जुन छन् त्यो नियम सुरुमा पढ्नु पऱ्यो होइन गजल अब कस्तो हुन्छ त होइन गजल कसरी लेख्ने अब नबुझिकन लेखेका गजलहरू पनि गजल भए तापनि सबैले अहिले अब जुन वावा भन्ने सिद्धान्त छ भरे गजल नहुँदाखेरि कतिले त अलिकति नेगेटिभ पनि लिनुहुन्छ भन्ने जुन छ नि अब तपाईँले बुझ्दै जाँदा पछि चाहिँ थाहा भयो मुक्तको विकसित रूप चाहिँ गजल होइन रहेछ भन्ने <laughs> हजुर हजुर बिल्कुलै गजल भनेको गजलै हो मुक्तको विकसित रूप होइन भन्ने कुरा चाहिँ पछि लेख्दै गएपछि बुझ्दै गइयो होइन अनि लेख लेख्दै जाँदा अब गजललाई पनि त्यसरी नै अगाडि बढाइयो अब एउटा जस भनौँ न विगत सात आठ वर्षदेखि लेख्दै लेख्दै आइयो आजभोलि अब धेरै लेख्नुभन्दा पनि धेरै अलिकति गजल पढ्नतिर पनि लाग्यो अब गजलहरूले पढ लेखेको वाचनतिर पनि जस मलाई लेख्नभन्दा पनि वाचनमा मजा आयो अनि वाचन गर्दै जाँदाखेरि गाउँदै जाँदाखेरि चाहिँ आफूले पनि लेख्दै जाँदाखेरि त्यो मजा जुन गजलमा छ नि त्यो गजल त्यसरी नै सुरुवात गरियो भनौँ न हामीहरूले भिजन भेटमा हामी कुराकानी त कमनै नै गर्छौँ हामी हाम्रा पाहुनालाई ल्याउनुभएका कोसेली श्रोताहरू समक्ष राख्छौँ विष्णुजी अर्को गजल सुनौ मैले एउटा गजल लेखेको छु मदनजी कस्तो गजल हो भने जुन परदेशमा घटिरहेका घटनाहरूलाई अलिकति मैले गजलबाट चित्रण गर्न खोजेको छु होइन यसमा चाहिँ अलिकति अब त्यस्तै परिवेशका गजलहरू लेख्दै जाँदा यो पनि लेख्न पुगेँ त्यही गजललाई म झ्याउरे लोक छन्दमा सरासर वाचन गर्न गइरहेको छु गजलका शेरहरू यस्ता छन् कमाउन गएको परदेशी छोरा बाकसमा फर्कियो कमाउन गएको परदेशी छोरा बाकसमा फर्कियो सुनेर खबर आमाको बारे आँसु नै दर्कियो कमाउन गएको परदेशी छोरो बाकसमा फर्कियो सुनेर खबर आमाको बारे आँसु नै दर्कियो ए मेरो बाबु के भयो भानी बिलौना गरेरा पुकारदा कठै सन्तानको नाम जगतै थर्कियो सहारा बन्ने सकलको आशामा राखेर भनेर रुन्छन् वचनमा हारे खै किन तर्कियो हे दैव तैँले के गरी सेस्तो दुखीलाई हरेर नदेख्दा आँसु झरेको तैँले यो छाती चर्कियो कमाउन गएको परदेशी छोरा बाकसमा फर्कियो निकै स्तब्ध बनाउनु भयो कसलले यो परदेशमा हुँदै भएको हो कि घरमा आएर चाहिँ लेख्नुभएको हो यस्तो भयो मैले गजल लेख्दै जाँदाखेरि अब विदेशमा जति लेखेँ पनि स्वदेशमा आएर पनि धेरै गजल लेखेँ त्यसमा के भयो भने मलाई यो छन्द जुन छ नि मजौला झ्याउरे छन्द एकदमै मनपर्ने आफूले प्राय लेख्दाखेरि म प्राय यही छन्दमा सुरुमा चाहिँ मेरो कलम यसैमा जान्छ अनि त्यतिखेर ठक्क समाचार पनि त्यस्तै आयो घटना स्थिति पनि त्यस्तै आयो अनि मन भकियो मन बकिएपछि एक किसिमको भाव हुन्छ नि भाव निस्किसकेपछि अब त्यसलाई कसो गर्ने त चित्तै नबुझेपछि मन फाटेर आएपछि मन दुखेर आएपछि जुन एउटा निस्किन्छ नि मनदेखि त्यसलाई चाहिँ मैले जस्ताको त्यस्तै नेपालमै बसेर उतारेको भनौँ न अब हाम्रो कार्यक्रमको समय एकदमै छोटो छ अनि धेरै कुराहरू छन् हाम्रो श्रोताहरूलाई दिनको लागि तपाईँसँग कोसेली गीत पनि लेख्नुहुन्छ अब गीत रेकर्डिङ गराउने तयारीमा पनि हुनुहुन्छ गीत सुनौ न विष्णुजी <laughs> धन्यवाद एउटा गीत अब रेकर्डिङको तयारीमा भन्दाखेरि पनि अब धेरै छन् यो चाहिँ अब बिल्कुलै नयाँ भनौँ भर्खर भर्खर लेखेको हो यसलाई बिस्तारो अब अझै पनि निखार्न बाँकी नै छ अब यसैलाई चाहिँ मैले अहिले भिजन भेटमा कोसेली स्वरूप यो एउटा आधुनिक गीत मैले भर्खरै लेखेको यो गीत म प्रस्तुत गर्दैछु माछे काँडे गाजलुती नजरले घाइते पार्यो पिपल पाते लाली उठको मुस्कानले मार्नु मार्यो माछी काँडे गाजल त्यो नजरले घाइते पार्यो पिपल पाते लाली उठको मुस्कानले मार्नु मार्यो कहाँबाट आयौ तिमी अप्सराको रूप धरी बसमा छैन मन मेरो चोरी लग्यो कसो गरी थाहै नपाई मेरो नजर तिम्रो मुहारमा पर्यो पिपल पाती लाली उठ्को मुस्कानले मार्नु मार्यो चाह मेरो तिमीलाई मनकी रानी बनाउने जिन्दगीको सहयात्री पनि हात समाउने बाँध्नलाई सकिएन तिमीतिरै यो मन सर्यो पिपल पाते लाली उठ्को मुस्कानले मार्नु मार्यो माछी काँडे गाजल त्यो नजरले घाइते पार्यो पिपल पाते लाली उठको मुस्कानले मार्नु मार्यो हामी छिटै नै यस गीतलाई सङ्गीतबद्ध गरेर लयबद्ध गरेर सुन्न पाउनेछौँ यही आशा राखेका छौँ सुमधुर स्वरमा सुन्न पाउनेछौँ अब हामी एउटा कविता सुन्नेछौँ कार्यक्रममा आज विशेष त यो भिजन भेटमा हामी अन्य कुराकानी भन्दा पनि हाम्रा पाहुनाले लिएर आउनुभएको भेट नै हामी सुन्नेछौँ कोसेली नै सुन्नेछौँ तसर्थ अब आजको यो बसाइमा एउटा कविता सुन्नेछौँ विष्णु कार्कीजीको अन्त्यमा विष्णुजी एउटा कविता सुनौँ धन्यवाद मदन सर अब कस्तो भयो भने यो दसैँ पनि आउन लागेको छ है चाडपर्वको मुख रूपमा आइपुग्यो एउटा दसैँको शुभकामना स्वरूप एउटा कविता भिजन भेटमा कोसिली स्वरूप लिएर जाउँ न अब निम्तो मान्नलाई भन्ने यस्तो पनि भयो त्यही भएर मैले एउटा दसैँ शुभकामना शीर्षकमा एउटा कविता लेखेको छु त्यही कविता चाहिँ म सरासर वाचन गर्न गइरहेको छु अहिले छायो जुन धपक त्यो सगरमा धरती उज्यालो भयो तारा चम्किरहे उसै झलझली औँसी कहाँ खै गयो छायो जुन धपक त्यो सगरमा धरती उज्यालो भयो तारा चम्किरहे उसै झलझली औँसी कहाँ खै गयो आयो चाड दसैँ घुमेर बहे यो देश नेपालमा हाँसो हर सर शान्ति होस् जगतमा हाम्रो छ यो कामना हाँसो हर सर शान्ति होस् जगतमा हाम्रो छ यो कामना दुर्गाको थपना गरेर घरमा माता पूजेको मना झुल्के घाम बनि सधैँ हजुरको फुलिरहो जीवना नेपाली शिरमा हुनेछ जमरा टल्कन्छ टिका पनि भाषा संस्कृति यो सदैव बुझे जो गाउँ हाम्रो भनी मिठो होस् न मिठो ढिँडो किन नहोस् त्यो सिस्नुको सागको मानौ अमृत तुल्य स्वाद रसिलो मायालु ती हातको नेपाली जनको समस्त मनको आनन्दको आसना मर्सी धान झुले फुले मखमली बन्दै छ आकर्षण मर्सी धान झुले फुले मखमली बन्दै छ आकर्षण झुप्रो गाउँ हिमाल बेस घरका का गोठमा देखौँ हर्ष सधैँ मुहार हसिलो मुस्कान ती ओठमा आशीर्वाद लिएर मान्यजनको मानेर ठुलो धन बाणो सभ्य बनेर भाव मनका झल्काई आफ्नो पना बाणो सभ्य बनेर भाव मनका झल्काई आफ्नो पना धन्यवाद आजको यस कार्यक्रममा श्रोता गजल सुन्यौँ गीत सुन्यौँ कविता सुन्यौँ कार्यक्रमको लगभग लगभग हामी अन्त्यतिर आइसकेका छौँ भिजन भेटमा आज हाम्रो पाहुना हुनुहुन्थ्यो युवा साहित्यकार विष्णु कार्कीजी विष्णुजी अन्त्यमा भिजन भेट सुनिरहनुहुने प्रिय आदरणीय साहित्यिक मनहरूलाई कला प्रेमी महानुभवहरूलाई के भन्न चाहनुहुन्छ अब साहित्य यति प्रिय हुन्छ यति मिठो हुन्छ यति सुमधुर यति मनोरम हुन्छ त्यो त अब साहित्य क्षेत्रमा जब लाग्नुभएको साथीहरू हुनुहुन्छ साहित्य सुनेर मन पराउनु हुने साथीहरू हुनुहुन्छ उहाँलाई भन्नै पर्दैन रहे पनि साहित्यलाई माया गरौँ साहित्यको जगेर्ना गरौँ साहित्यलाई फलाउँ फुलाउँ सखर शिखरमा पुर्याउँ जहिले पनि अब हाम्रो देशको संस्कृतिको रूपमा पनि चिनिन्छ साहित्यलाई यसलाई सदैव हामीहरूले जोगाइराखौँ भन्न चाहन्छु धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो विष्णु कार्कीजी आदरणीय श्रोता आजलाई भने भिजन भेटको निर्धारित समय सकिन लागेको संकेत अघिदेखि प्रविधि समिसनबाट कविता श्रेष्ठजी गरिरहनु भएको छ कार्यक्रम भिजन भेट तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्न छुटाउनु भयो भने Chisapani Nepal dot blogspot dot कममा तपाईँले भेटाउन सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर त्यहाँबाट पनि तपाईँले कार्यक्रम भिजन भेट सुन्न सक्नुहुन्छ प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद यो समयसम्म सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद मदन भण्डारी भिजन भेटको आजको यो अङ्कबाट बिदा चाहन्छु नमस्कार शुभरात्री समृद्धि र निर्माणको नयाँ मिरमिरे यो देशले हामी बाट मागेको छ रे समृद्धि र निर्माणको नयाँ मिरमिरे यो देशले हामी बाट मागेको छ रे पूर्वाधार बलियो त मनै बलियो अठोट एकताले बन्छ देश रे अब जाग तिमी मोती हाम्रो पसिना हो हिरा हो राम्रो काम सुरु गर्ने आफै बाट हो मोती हाम्रो पसिना हो हिरा हो राम्रो काम सुरु गर्ने आफै बाट हो पुनः निर्माण राष्ट्रको हो तिमी पहरेदार सिपसिकी समृद्धिको ढोका उघार पुननिर्माण राष्ट्रको हो तिमी पहरेदार सिपसिकी समृद्धिको ढोका उघार होस् भ्रष्टाचार जुट्नु पर्छ व्यक्ति संस्था अनि सरकार बाल वृद्ध अपाङ्ग मैत्री संरचनाबाट पुस्ता पुस्ता गर्व गर्ने रचौ इतिहास बाल वृद्ध अपाङ्ग मैत्री संरचनाबाट पुस्ता पुस्ता गर्व गर्ने रचौ इतिहास